स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर साल सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र नेकपा एमालेका शीर्ष नेताहरूबीच संविधान सभाको चुनावको मेति र कानूनको बारेमा छलफल भइरहेको छ अध्यक्ष रेग्मीको सरकारी निवास बालाटारमा जारी बैठकमा अध्यक्ष जननाथ खनालसहित एमालेका शीर्ष नेताहरूको सहभागिता रहेको छ सरकारले निर्वाचन क्षेत्र पुननिर्धारण आयोग गठन र संविधान सभा निर्वाचन सम्बन्धी कानून पारित गर्ने तयारी गरेपछि प्रमुख चार राजनैतिक शक्तिका शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएको हो चुनावी एन निर्वाचनको घोषणाका विषयमा छलफल हुने एमाले अध्यक्ष खनालले जानकारी दिनुभयो संविधान सभा निर्वाचन सम्बन्धी कानूनमा समावेश गरेका थ्रेस फौजदारी अभियोग लागेका व्यक्तिलाई चुनावमा उठ्न दिने या नदिने उम्मेद्वार जिम्मेवारी दिनुअघि सम्पत्ति विवरण बुझाउनु पर्ने या नपर्ने लगायतका विषयमा दलहरूबीच कुरा बाझिएको कारण मन्त्री परिषद अध्यक्षले शीर्ष तहमा छलफल गर्न लाग्नु भएको रेग्मीका प्रेस सल्लाहकार बेमल गौतमले जानकारी दिनुभयो अध्यक्ष रेग्मीले हिजो साँझ कंग्रेसका शीर्ष नेताहरूसँग पनि छलफल गर्नुभएको थियो अख्तियार प्रमुखमा लोकमान सिंह कार्की नियुक्ति खारेजीको माग गर्दै आन्दोलनरत तेत्तिस दलीय मोर्चा माओवाद दलका जनवर्गीय संगठनले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्य घेराउ गर्ने भएका छन् विवादित छविका कार्कीलाई महत्वपूर्ण संवैधानिक अङ्ग अख्तियार प्रमुखको जिम्मा दिएको भन्दै तेत्तिस दलीय मोर्चाले विरोध जनाउँदै आएको छ अहिले केबीरमा काठमाडौँको टङ्गलालमा टंगालमा रहेको अख्तियारको कार्य घेराउ गर्ने तयारी भइरहेको मोर्चामा बद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाले जानकारी दिनुभयो प्रमुख चार राजनैतिक शक्तिबीच भएको एघार बुद्धे सहमति र पच्चिस बुद्धे बाधाका फुकाउको निर्णय पनि खारिज गर्नुपर्ने भन्दै मोर्चाले जेठ एक गतिदेखि पन्ध्र गतिसम्मको आन्दोलनको कार्यक्रममा यसअघि नै सार्वजनिक गरिसकेको छ नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमार कुमाल निर्वाचित हुनुभएको छ नयाँ नेतृत्वको लागि गैराती भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी चन्द्र विक्रम राईलाई पराजित गर्दै कुमाल महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ निर्वाचनमा खसेको त्रिपन्न मत मध्ये कुमालले बत्तीस मत राईले सत्र मत पाउनु भएको थियो महासंघमा बद्ध जातीय संस्थाहरूबाट एक एकजनाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ अध्यक्ष पदकारका प्रत्याशी नरेश ताम्राकारको पक्षमा तीन मत मात्रै परेको थियो नवनिर्वाचित अध्यक्ष नगेन्द्र कुमार कुमारले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन आफ्नो नेतृत्वका समिति खर रूपमा उत्रने बताउनु भएको छ उहाँले पहिचान सहितको संहिताका लागि दबावमूलक अभियानहरू सञ्चालन गर्ने पनि बताउनुभयो कक्षा एघारको परीक्षा आजबाट सुरु भएको छ परीक्षामा चार लाख पैंतिस हजार अठार जना सहभागी भएका परीक्षा नियन्त्रण कार्यले जनाएको छ परीक्षाका लागि देशभर नौ सय बत्तीस केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक दुर्गार्यले जानकारी दिनुभयो अमर्यादित काम गर्ने केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष सुरक्षा गार्ड जो कोहीलाई पनि छ महिना कैदिया या एक लाख रुपियाँ जरिवाना या दुवै सजा हुने व्यवस्था गरिएको छ यस्तै परीक्षार्थीले परीक्षा अवरुद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था गरिएको छ नकली परीक्षार्थी भेटिएमा सार्वजनिक अपराध अन्तर्गत मुद्दा लगाइने र परीक्षावधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैसान समेत प्रतिबन्ध लगाइएको परिषदले जनाएको छ परीक्षा जेठ दश गतिसम्म सञ्चालन हुने उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ अमेर गोला तस्करीमा संलग्न जनालाई प्रहरीले काभ्रेमा सार्वजनिक गरेको छ मुख्य योजनाकार ललितपुर उपमहानगरपालिका एक्काइसका सचिन महर्जन र काभ्रे पनौतेका मनोज राउत सहित राउतसहित जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गरी आज अभियान सार्वजनिक गरेको हो काभ्रेको होक्सेमा लामो समयदेखि मेरगोला तस्करी भइरहे पनि प्रहरीले तस्कर विरूद्ध पहिलो पटक कारवाही अभियान थालेको हो पक्राउ पर्नेहरूले समेत आफ्नो मिर्गोला बेचेको फेला परेको छ र Indian premier league IPL cricket प्रतियोगितामा मुम्बईले हैदराबादलाई सात विकेटले पराजित गरेको छ गैराती भएको खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ घरेलु टोली मुम्बईले हैदराबादले दिएको एक सय उनासी रनको लक्ष्य मुम्बईले तीन बल बाँकी छँदै भेटाएको थियो पहिला ब्याटिङ गरेको हैदराबादले मा चार विकेटको क्षतिमा एक रन बनाएको थियो जससँगै घरेलु टोली मुम्बई चौध खेलबाट बिस अङ्क बटुन सफल भएको छ त्यस्तै प्रतियोगितामा आज रोयल च्यालेन्जर्स बेङ्गलोर तथा किङ्स इलेभेन पन्जाब र चेन्नई सुपर किङ्स तथा दिल्ली डेयर डेढ बीच प्रतिस्पर्धा हुनेछ हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस मनोरञ्जनका लागि सुन्नु हजुर के हो हजुर त महिने पछि मोबाइल चेन्ज गर्नुहुन्छ नि ल किन चेन्ज नगर्नु त पूर्वी चितवनकै सबैभन्दा पुरानो मोबाइल पसल लक्कुस मोबाइल पसलमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल पाइने भएपछि तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर हैरान हुनुहुन्छ चिन्ता नलिनुहोस् तपाईँकै सहर टाढी बजारमा अवस्थित पूर्वी चितवनकै सबैभन्दा पुरानो लभकुश मोबाइल तपाईँको साथमा छ विश्वासिलो ढङ्गले मोबाइल मर्मत पुरानो खरिद नयाँ बिक्री तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ एलजी साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क लभकुश मोबाइल हाउस रत्नगर दुई टाढी चितवन मोबाइल मोबाइल अन्ठानब्बे चार पचास तेइस चार सय उनासे अन्ठानब्बे शून्य उनातिस शून्य शून्य शून्य शून्य नौ प्रोप्राइटर निरञ्जन श्रेष्ठ मोबाइल